जति बेला तपाईँको छोरा बाबुको क्रिया गर्न आउँदै हुनुहुन्थ्यो धेरै दिन बाटो कुर्नुभयो तर फर्केर आउनु भएन है आएन तमासा आयो भनेर बुढो मान्छे मृत्यु भएका बेलामा कुनै भित्र आयो कि भन्ने आएको शब्द पाएँ आउँछ कि छोरो भने आउँछ कि भन्दै हेर्दै गरेँ बाटामा कोही आए पनि छोरै आयो कर भने आजसम्म थाहा पत्तो केही छैन कतै हो भने नभएर अर्को कान्छे छोरो पनि बिरामी छ नगर कान्छीबारी पनि दुःख लडेर ढाड बाँचिएर बिस्तारामा छ ठुलो नाति नौ वर्षको छ कान्छो चार वर्षको छ नातिनी दुई वर्ष कि छ म पनि म साथी र सात वर्ष कि भएकी छु म पनि त्यस्तै वृद्ध अवस्था छु यस्तै दुःख घरमा सबै भइरहेको छ यस्तै हुने रहेछ आउँदो कुरा कसैले नजान्ने त्यही त दैवाले जब प्रहार गर्न थाल्यो भने प्रहार गरेको गरे एउटैलाई मात्र थिचेको थिचे गर्दो रहेछ तपाईँको श्रीमान भेषबहादुर थापा जीवित छन्जेलसम्म राम्रै अवस्था थियो तर पछि बिस्तारै बिस्तारै दैवाले पेल्दै गयो अब यी कान्छा छोरा जसले पाल्ला भन्ने आशा थियो तपाईँको टिबी बिमारले उहाँ पनि एकदमै सिठा जस्तो भइसक्नु भएको छ यी नाना तिनालाई तपाईँले जस्तो तसो हुर्काउनु भएको त छ खाना खर्च त कहिले काहीँ अड्किन्छ होला कहिले कसो अड्किन्छ पनि के गर्ने थोरै धेरैले परान झुन्डाउनै पर्यो जस्तो तस्तो खाएर के गर्ने गर्ने तपाईँको जग्गाको नाममा यही पछाडिको सुरको मात्रै हो बारीको होइन हजुर कति खाना पुग्छ होला आमा कति है भरु असुविधा हुन्छ नत्र के गर्ने त्यो दुःख सुख निर्वाह गर्ने त हो श्रीमानले त्यति बेलासम्म त हलो कोदालो गरेर पाल्नु भएको थियो होला तपाईँलाई हजुर पाल्नु भएको थियो श्रीमान गएपछि यस्तै लल्ल बिल्ल परो छोरो हरायो घरको अत्यन्तै बिचल्ली छ केही उद्धार हुन्थ्यो कि भनेर हामीलाई यस पिपलधारा गाविस वडा नम्बर आठ बाँसा रोग पुछाराका बाबुराम केसीजीले अनि खड्का प्राथमिक विद्यालय पिपलधारा आठ बोरा चौरका शिक्षक भगवती पासवान अनि पिपलधारा चौतारी विश्व सम्पर्क समितिका अध्यक्ष बाबुराम थापा लगायतले आग्रह गरेपछि हामी यस घरको बिचल्लीको कथा लिन आएका हौ र हामीसँग यसै दलानमा पीडित परिवारसँग कुराकानी गर्ने क्रममा हुने बाबुराम बाबुराम केसीजी हुनुहुन्छ केसीजी तपाईँहरूले स्थानीय तहमा केही सिक्न लागेपछि हामीलाई बोलाउनु भएको होइन हजुर हो सर हामीले स्थानीय व्यक्तिहरूबाट केही रुपियाँहरू सङ्कलन गरेर र उपचारको लागि पाल्पा मिसन हस्पिटलमा पठाइयो अनि बिरामीलाई उपचार गरिसकेपछि लिएर आइयो आएर अहिले त्यो बिरामीले सन्चो नभएको कारणले गर्दा उहाँलाई कुनै सङ्घ संस्था विदेशमा रहनुभएका दाजु तथा दिदीबहिनीहरू मार्फत सहयोग जुटियो भने हस्पिटलमा लगेर यस बिमारबाट मुक्ति दिलाउन सक्छौँ कि भन्ने उद्देश्यले हजुरलाई हामीले यहाँ बोलाएको हस् धन्यवाद अब म खड्काछत्र प्राथमिक विद्यालय पिपलधारा आठका शिक्षक भगवती पासवानसँग कुराकानी गर्न गइरहेको छु पासवानजी तपाईँ कपिल वस्तु घर भएर जुन यहाँको विद्यालयमा पढाउनुहुन्छ स्थानीय बासिन्दाको भन्दा बढी मन तपाईँको खाए जस्तो मैले पाएँ तपाईँले धेरै पटक हामीलाई आग्रह गर्नुभयो यो परिवारको बिचल्ली भयो केही उद्धार हुन्थ्यो कि भनेर तम्गासम्म पनि आएर भन्नुभयो र धेरै पटक फोनमा खर्च गर्नु पनि भएको छ यो परिवारलाई उद्धारका लागि सबैसँग के आग्रह गर्न चाहनुहुन्छ हुनुहुन्छ बहिनीको अवस्था एकदम नाजुक छ उहाँको ढाट भाँचिएर एकदम बेडमा उहाँ राख्नुको अवस्था छ र उहाँलाई अब सहयोगको एकदम खाँचो छ म नेपाली जनताहरूसँग के आग्रह गर्छु भने उहाँ कोही मान्छेले बेडमा सुतेर आफ्नो अमूल्य एउटा जिन्दगी मरणको अवस्थामा नपुगोस् र हामी सबै नेपाली दाजुभाइहरूले दुःखमा परेका बहिनीलाई हामीले सहयोग गरेर उहाँको भविष्यलाई हामीले बचाउनु हामी सबै नेपालीको कर्तव्य पनि हो साडी चुडी खाउँ भन्छ फाटे मन सिउ भन्छ विपत्तिको फेसाला मेट्नु पर्छ अब म पिपलदारा चौतारी सम्पर्क समिति विश्व सञ्जाल गुल्मीका अध्यक्ष बाबुराम थापासँग कुराकानी गर्न गइरहेको छु उहाँको समितिले उहाँको उपचारका बेला केही रकम पनि सहयोग गरेको भन्ने सुन्नमा आएको छ र उहाँहरूले आगामी दिनमा के कस्तो सहयोग गर्न सक्नुहुन्छ यस विषयमा बताइदिनुहोस् न थापाजी यो घटनाक्रमले हामी जति पनि पिपलदाराबाट विदेशिएका युवाहरू छौँ हाम्रो संस्था पिपलदारा चौतारी सम्पर्क समिति विश्व सञ्जालले विगतका दिनहरूमा पनि यस्ता घटनाहरूलाई प्राथमिकता दिइरहेको छ र यहाँको जुन खालको बिमारी उपचारको लागि आर्थिक दयनीय अवस्था छ र आगामी दिनहरूमा हामीले आर्थिक सङ्कलन गर्ने क्रम जारी छ र हामीले जति सक्दो उति सहयोग आगामी पनि गर्नेछौँ यसअघि कति गर्नुभयो यो परिवारलाई हामीले दस हजार रुपियाँ हस्तान्तरण गरिसकेका छौँ त्यो यहाँको मेडिसन खाना खर्च लगायत फलफुलको लागि उपलब्ध गराइसकेका छौँ सर अध्यक्ष बाबुराम थापाले भने चाहिँ पिपलदारा चौतारी सम्पर्क समिति विश्व सञ्जाल गुल्मीले जहाँ जहाँ हुनुहुन्छ तपाईँहरू प्रत्येकले यो अभियानलाई अगाडि सारिदिनु होला अनि स्थानीय तहमा पनि समन्वय गरिदिनु होला भन्दै अब म पुनः यो परिवारसँग कुराकानी गर्न गइरहेको छु थाहा छैन मान्छेको जिन्दगीमा कति बेला के पर्छ भन्ने कुरा पनि थाहा हुने रहेछ जिन्दगीमा के हुन्छ कस्तो हुन्छ भन्ने कसलाई के थाहा हुने रहेछ साँच्ची उहाँका माइला दाजु लालबहादुर थापा गत तिन वर्षदेखि बेपत्ता हुनुहुन्छ उहाँको मर्दो जिउँदो केही थाहा छैन अर्को पीडा छ यहाँनिर उहाँका छोराहरू अहिले यही घरमै आन्टीसँग बस्दै हुनुहुन्छ र उहाँकी आमा जब केही गरी खान नसकेपछि भारतमा जुठा भाँडा माझ्न जानु भएको छ उहाँका छोरा यहाँ हुनुहुन्छ बाबुको नाम चाहिँ के पर्यो शुभम शुभम थापा कतिमा पढ्छौ क्लास टेन जे होस् आमा बुवा नभए पनि तिमीले पढ्न चाहिँ पढिरहेछौ हजुर मम्मी यहाँ नभए पनि मम्मी अब दिल्लीमा दुसो भाडा मान्न गए पनि अब म यहाँ हाम्रो यहाँ ठुलो ठुलो मम्मीले गरिरहनु भएको छ आजसम्म हामीलाई कापी कलम ट्युसन फिस ठुलो मम्मीले जुटाइदिनु भएको छ मम्मीले उहाँबाट कुनै बखत पठाउन नसकेको बेला उहाँले हामीलाई है पढाउनु भएको छ हाम्रा ड्रेसहरू कपडाहरू हामीलाई समयमा नास्ता खानाहरू बनाएर हामीलाई स्कुलमा पठाउने पठाउ कति भाइ बहिनी छौ तिमीहरू हामी दुईजना भनेपछि जस्तै परे पनि पढ्नुपर्छ है हजुर ज जति दुःख परे पनि पढ्न चाहिँ पढ्नुपर्छ यो अचलको सेन्चुरीमा पढाइ नै ठुलो हो अशिक्षित व्यक्तिले केही काम गर्न सक्दैन खबर भएर बसे पनि बुवालाई के भन्न चाहन्छौ म सर्वप्रथम बुवालाई यो उजेलका खबर मार्फत म के भन्न चाहन्छु भने बुबा केही घर एसी झै झगडा पर्यो अथवा मम्मीसँग केही रिसाबी पऱ्यो भने त्यसलाई केही सानो गल्ती मानेर घर फर्किदिनु होला यसरी रिसाएर नबस्नुहोस् कमसेकम तपाईँ घर भइदिएको भए अहिले राम्रो हुन्थ्यो रमाइलो हुन्थ्यो तपाईँ नै यसो गर्नुभयो भने हाम्रो भविष्य कसरी उज्जवल होला हामी कसरी अगाडि बढौँला मैले धेरै पढ्ने चाना राखेको थिएँ सर तर के गर्ने अब घरासी स्थिति कमजोर भएको कारणले अब मैले बाबु तिम्रो यो पढ्ने जुन इच्छा छ यो इच्छा पक्कै पनि सुन्नुहुनेछ कसैले न कसैले पढाउनु हुनेछ तिमी डक्टर बन्ने लक्ष्य राखे इन्जिनियर बन्ने लक्ष्य राखे तिमी हरेस नखानु है हरि बोके हाली बसे गोठालो छु अहिले दुखीलाई सुखीलाई सधन दुखीलाई रिनै रिन सुखीलाई सधन धन सिया सिया भयो हजुर केले सिउने मन सिया सिया भयो हजुर केले सिउने मन नरु नरु जुरेली चरी हाम्रो पालो चल्छ जान्छ दुखियाको दुःखलाई सोनेर दैव पपी कान्छ जल्छ दुखियाको दुःखलाई सोनेर यहाँ एकजना आबै बस्नु भएको छ हजुर यो परिवारको के पर्नुहुन्छ त्यो परिवारको त म यहाँ माइलाले छजीको परिवार म कान्छाकी नाम चाहिँ के पर्यो आमा मेरो हजुर मेरो पेरम कुमारी यो परिवारलाई यस्तो परेको छ यस्तो त सायद कसैलाई पर्दैन जस्तो लागेको छ तपाईँलाई पर्यो यस्तो कसैलाई परेको नि कि हाम्रोमा पर्यो कि भन्ने जस्तो छ कहिले काहीँ केही खानापिनामा केही सहयोग गर्नु भएको छ खै अलिअलि गर्छ अलि तले परो घर जेठाजी यहाँ आउन छुट्टिएर यहाँनिर म आइसकेपछि मसँग भेट्ने धोको राख्दै आउनुभएका दिदीबहिनीहरू धेरै हुनुहुन्छ ओजेलका खबरका मेरा नियमित श्रोता हुनुहुन्छ अलिअलि आउनुहोस् न हजुरको शुभ नाम चाहिँ के पर्यो निर्मला थापा हो स्थानीय हो तपाईँ तपाईँले धेरै पटक भेट्ने धोको राख्नु भएको रहेछ भन्नुहुन्थ्यो र उजेल खबर त नियमित सुन्नुहुन्छ यस्तै कथा व्यथा सुनाउँदा ठिक हुन्छ होइन त दुखी गरिबहरूका दुखी गरिबको दिन खुली जस्तो लाग्छ सर यो परिवारको बिचल्ली देखेर तपाईँ रोइरहनु भएको छ सबैसँग के भन्न चाहनुहुन्छ सबैसँग त हल्का फुल्का सहयोग गरे जसरी तसरी बाबु नानीलाई खाना खर्च निराश हुन्थ्यो कि भन्ने हजुर बहिनी पनि यहाँ हुनुहुन्छ हजुरको शुभ नाम चाहिँ के पर्यो मेरो नाम सपना थापा सपना थापा स्थानीय हुनुहुन्छ तपाईँ हजुर तपाईँ रोइरहनु भएको छ के भन्न चाहनुहुन्छ यो परिवारको उद्धारका लागि यो परिवारलाई विदेशमा रहने दाजु दिदीबहिनीहरूले सहयोग गरे हुन्थ्यो उद्धारको लागि उपचार गर्न अन्टी खाट्नु पल्टिनु भयो के गर्ने यस्तै भयो हुन्छ तपाईँहरू यहाँ स्थानीय महिलाहरूले पनि देश विदेशबाट सहयोग गर्नुभयो भने यो परिवारलाई उपचारका लागि लैजाने कोसिस गर्नु होला यहाँनिर ज्ञानोदय माध्यम माध्यमिक विद्यालय पिपलदारा चार बेताने गुल्मीका प्रधान अध्यापक हुमबहादुर महजी हुनुहुन्छ उहाँ पनि एकदम मनिलो अनुहारमा बसिरहनु भएको छ यो दलानमा उहाँले बालबच्चाहरूलाई पढाउनुहुन्छ र सँगै लिएर आउनुभयो हामी आएको थाहा पाएपछि महजी यो परिवारलाई उद्धारका लागि सबैसँग के आग्रह गर्नुहुन्छ धन्यवाद छ प्रेम सर उहाँहरूप्रति हामी असाध्यै चिन्तित सिरियस छौँ उहाँहरूको निम्ति हाम्रो विद्यालयको तर्फबाट र विद्यार्थी भाइ बहिनीहरू शिक्षक स्टाफको तर्फबाट हामी चार हजार दुई सय जति एकमुष्ट रकम पहिलो चरणमा सहयोग गर्न पुगेका छौँ हामीबाट यसपछिका दिनहरूमा सहयोग सद्भाव रहिरहनेछ यस परिवारमा विशेष रूपमा भूमिका निर्वाह गर्नुभएका निज बिरामी रचना केसीकी जेठानी दिदी हुनुहुन्छ उहाँ कमला थापा उहाँले आफ्नो देव माइला देवहरूको परिवार जुन आमा बुवा हुनुहुन्न असहायको रूपमा विद्यालयमा पढ्दै गरेका ती भाइ बहिनीहरूलाई समेटेर र अहिले परेको यो बिचल्ली कान्छा देवहरूका परिवारलाई समेत र आफ्नै विधवा सासूलाई सबैलाई यसरी समेटेर र दुःख सुख आफ्नो गाँस रगत सबै कुरालाई छाती राखेर जसरी पालन पोषण गरेर थाम्नु भएको छ उहाँप्रति हाम्रो ठुलो धन्यवाद छ र यसपछिका दिनहरूमा उहाँलाई फुलोस् फलोस् सन्तोष मिलोस् यही सुन्दर भनाइ अवश्य पनि यो बिचल्लीमा परेको एका घरको तिनै परिवारको खम्बा अभिभावक जे भने पनि उनै कमला थापा हो उहाँले बेपत्ता हुनुभएका देवर लालबहादुरका सन्तानलाई पनि उहाँले पाल्नु भएको छ अनि यसरी दुवै श्रीमान श्रीमती थला परेका यी पूर्णबहादुर थापाका छोराछोरीलाई पनि उहाँले नै हुर्काउनु भएको छ वास्तवमा नातामा उहाँ बुहारी परे पनि भाउजू परे पनि यो परिवारको आमा बुवा अभिभावक बन्नु भएको छ उहाँ धन्यवादको पात्र हुनुहुन्छ हुन त कतिपय घर परिवारहरूमा देउरानी जेठानी बीचमा ठुलो झगडा हुने कटुता सिर्जना हुने गर्दछ तर यो घरमा एउटा नमुना देख्न पाइन्छ यी कमला थापाले यो परिवारलाई एउटी आमाको बाउको भूमिका खेल्नु भएको छ कमलाजी यहाँ आउनुहोस् न तपाईँले जुन भूमिका यो परिवारमा खेल्नु भएको छ तपाईँका पनि आफ्नै परिवार आफ्नै समस्याहरू छन् बेग्लै घरमा बस्नु भएको छ र पनि यो परिवारलाई जसरी एउटा कुखुराको पथीले पखेटाले छोपेर चुल्ली हुर्काउँछ नि त्यस्तै गरिरहनु भएको छ यस्तै उदाहरण हरेक गाउँका आमा हरेक गाउँका देउरानी जेठानीले गरून् भन्ने आग्रह सहित म तपाईँका थोरै दुःख पीडाहरू लिन चाहन्छु पहिला त म हजुरलाई धन्यवाद दिन चाहन्छु सबै बिचल्ली भयो हाम्रो त यस्तो यो के समस्या आइडाओ यो आफ्नो त गरिरहेथी आफ्ना छोरीलाई त गरिरहेथी दिउरानी त्यही पनि रुखबाट लोटेर यस्तो भयो अब माइला देउर हराएर दिउरानी इन्डियामा भाडा धुन गइसे माइली दिउरानी अब श्रीमानको नाम चाहिँ के हो श्रीमानको नाम त बाबु बाबुराम थापा बाबुराम थापा पनि भारतकै मजदुरी गर्नुहुन्छ हजुर भारतकै मजदुरी गर्नु त्यही श्रीमानको भारतको मजदुरीले यो सबै परिवारलाई जस्तो जस्तो गर्नु परिरहेको तसु गर्नै पर्यो सर के अनि मैले खाएर यिनलाई भोकै राख्न पनि मेरो मनले दिएन सर कहिलेकाहीँ त खानकीको अभाव पनि पर्छ होला पर्छ सर किन नपर्ने नि परिहाल्छ सबैसँग सहयोगका लागि के भन्न चाहनुहुन्छ सबैसँग सहयोगका लागि अब देश विदेशमा भएका दिदीबहिनीहरू दाजुभाइहरू सबैलाई अब थोरै थोरै भए पनि सहयोग गरे पारे यसको उद्धार हुन्थ्यो होला यसको इलाज हुन्थ्यो होला नानी बाबुहरूलाई पढाउन लेखाउन हुन्थ्यो होला यही भन्छु सर म हस् रचनाजी घर परिवारको अवस्था त तपाईँको यो पुरै सम्पत्ति बेचे पनि तपाईँको उपचार हुनेवाला रहन्छ कतै माइती परिवारले केही सहयोग गर्न सक्ने अवस्था छ कि छैन माइती परिवार पनि अब भाइहरू सानो हुनुहुन्छ आमा हुनुहुन्छ केही छैन अवस्था बुवा हुनुहुन्न बुवा हुनुहुन्न कति वर्ष भयो बुवा बुवा भदौमा वर्ष दिन्छन् वास्तवमा तपाईँहरू दुईजना मध्ये एकजना सग्लो भइदियो भाइ बालबच्चाको यस्तो बिचल्ली हुन्न थियो हुन्न थियो यस्तो बालबच्चा कसरी पाल्ने न कसरी गर्ने हुर्काउने पढ गरौँले बुढाबुढीले के के नगरौँला भन्ने लागेको थियो होला हजुर नानी बाबुहरूलाई अर्का काम गर्नु भए पनि जसरी भए पनि उनलाई पालौँला पढाउँला लेखाउँला भन्ने थियो यस्तो भयो चोटमाथि चोट पार्यो है त्यही बेलामा भूकम्पले घर पनि चर्किएको रहेछ यस्तो अवस्था रहेछ यो घर त बनाउने सपना मात्रै जस्तो भयो अब ऋण कति छ तपाईँको अहिलेसम्म यो उपचार गर्नुभयो श्रीमतीको तपाईँको चार लाख रुपियाँ त छ यो घर र यो पछाडिको बारी बेचे पनि चार लाख रुपियाँ तिर्न सक्ने अवस्था छैन